बुवा तपाईँको आँखा रसाइरहेका छन् र तपाईँसँगै हाम्रा आँखा पनि रसाइरहेका छन् बोल्न नसक्ने अवस्थामा छौँ तपाईँ यसरी आफ्नो जीवनलाई फर्केर सम्झिँदाखेरि मुटु भक्कानिनु त स्वाभाविकै हो वास्तवमा यो देशका यस्ता कला कलाका धनीहरूको अवस्था तपाईँको जस्तै छ प्रतिनिधिमूलक हो तपाईँको यो पीडा यो वेदना के भन्न चाहनुहुन्छ जुन राज्यले यसरी व्यवस्था गरेको प्रति के भन्न चाहनुहुन्छ हजुर अब चाहिँ के भन्ने र हजुर राज्यले अब जाने त पत्रिका देखिदिएन हेरिदिएन हजुर नहेरिदिँदाखेरिमा आफूलाई त धेरै दुःख पर्यो यत्रो संसार यत्रो अझ राज्य यत्रो चौधरी अझ प्रदेश जिल्ला चाहिँ एकदम ठाउँ घुमेँ घुमेर हिँडेँ आएँ बाँकी जाने त यसलाई यस्तो मुस्किल पऱ्यो यसलाई यस्तो दुःख परेछ धेरै माटो यसलाई जाने त केही केही पहल गरिदिनु पऱ्यो बुगुराले एउटा चोला बदलाउनु पाएन ज्यानले चोला बदलाउनु पायो नजाने त बुगुराले चोला बोलाउनु पायो त्यसले गर्दा मलाई धेरै गाह्रो दुःख पर्यो हजुर यो बुकुरो तपाईँको जिजुबाजेको पालामा जस्तो थियो त्यस्तै रह्यो यसले मुहार फेर्न पाएन पाएन हजुर यसले चोला बदल्नु यसले पाएन आखिर त मैले दस सालमा बनाएको यो बुकुरो मैले अन्त दस सालमा बनाएको बुकुरो अहिलेसम्म त्यसै बुढीमा के गर्ने दुईवटा बुढाबुढी माथि थिमुती बेला जान्छ बुढीले जान्छ ढुङ्गा बोक्ने माटो बोक्ने मैले गाह्रो लगाउने जाने नजाने गरेर मैले जान्छ यो बुगुरो उभा थियो यो उभिएको त अहिलेसम्म जान्छ यो जान्छ बुकुरोले झन् चोला बदलाउनु पाएन यो ज्यानले चोला पनि पाएन त्यो नपाउँदाखेरिमा धेरै गाह्रो दुःख पर्यो हजुर के एउटा पाल्ला जस्तो छोरा पनि मृत्यु भयो कुन त एउटा छोरा थियो पाएको त्यो छोरा पनि बितेर गइदियो छोरी दुई दुई बहिनी छोरी आफ्नो आफ्नो घरमा छन् अब अर्काको अङ्गमा लागेको मान्छेहरूलाई ज्वाइँ चेलाहरूले पनि अब केही केही पहल गर्न भन्ने कुरा अब कसैको मनमा केही पस्न सकिँदाखेरि त अब झन् उल्टै हामीले पहल गर्नुपर्ने आफूले दिने ठाउँमा हामीले गर्नुपर्ने भन्ने कति मन गर्छ मान्छेको मनमा अलिकति गाह्रो दुःख पर्छ ज्वाइँ भनेको चिज अर्कै चिज हुन् त्यसले गर्दाखेरि त ज्वाइँ चेलाहरूलाई आफूले भन्न नसकिने आफ्नो छोरी जस्तो अब ज्वाइँहरू हुन्नन् अब ज्वाइँले भनेको कुरा छोरीले नमान्यो नि अलिकति बाधा पर्छ उनीहरूलाई पनि फेरि त्यसले गर्दाखेरि त ज्वाइँ चिजसित पनि अब के गरिदिने अर्काले केही गरिदिनु हजुर र अर्कालाई भन्न नसकिने छोरी ज्वाइँलाई भन्न नि आफ्नो भन्ने थियो एउटा छोरा त्यही पनि जोडे दियो उसले लिएर गयो म हामीलाई रिफोज गराइदियो त्यही गरेर छोडिदियो हजुर त्यसले गर्दा आमा चाहिँ नि छोरा भन्दै राति छिचाउँदै हिँड्छ म घरमा अब के गरौँ अब कहाँबाट कसले के दिन्छ गाउँमा हिँड्न सकिन्न उकालो ओह्रालो हिँड्न सकिन्न बुढो शरीर भयो अब के गरेर म खाने बाँच्ने हजुर मेरो जाने त ठेगाना अब कतिले पनि छैन दिन प्रतिदिन अब जाने त भनौँ अब बोलाउने दिन आयो होला आउँछ होला अब भगवान्ले बोलाउँछ होला अब कस्तो स्थितिमा जाने हो म उतेनामा मलाई एउटा काँच्रो निक्लिने छैन उदेन मलाई मान्छे जुटी पनि छैन होला लाग्छ के गरौँ हजुर जे गर्नु पनि भगवान्ले जे जे गर्छन् गर्छन् त्यही भन्दै बस्दै गरेर छु हजुर भनेपछि तपाईँहरूले सक्ने बेलासम्म तपाईँको हात पाखुरा हुने बेलासम्म तपाईँहरूले सारङ्गी रेट्नुभयो अहिले तपाईँ र तपाईँ जस्ता गन्धर्वहरूलाई सारङ्गीले रेटिरहेको छ होइन त हजुर अहिले सारङ्गीले रेटिया छ गन्धर्व जातिले न पहिलाको गन्धर्वले ओहो चिठी चपेट आउने जाने त टाढा टाढा हुने मान्छेहरूको जाने त लाहोरमा हुने मान्छेहरूको टाढा टाढा हुने मान्छेहरूको घटना जानेको गीत गाउनेहरू गन्धर्वहरूले जाने त संसार सुनाउने गन्ध गन्धर्वले है थियो अहिले जाने त धेरै मोबाइल हुन थाल्यो धेरै जाने त टिभीहरू हुन थाल्यो टिभीमा सर्वजात देख्ने पाउने भए मोबाइलले जहाँको कुरा पनि अब यहाँ झ्याप सुन्ने भयो नत्र पहिला जाने गन्धर्वले जाने त घर दैलामा गएर जाने त गीत गाउँथ्यो नयाँ नयाँ समाचारहरू हरेक चिजका जाने घटनाहरू घटेका जाने चिजहरू जम्मै बताइदिन्थ्यो सुन्थे मान्छेहरूले छक्क पर्थ्यो हो फलानामा यस्तो भर्छ भनेर मान्छे जाने त एउटै घरमा पचास साठीजना मान्छे जुटेर के सुन्थ्यो प्रत्येक घरमा जान्थ्यो गन्धर्वहरू साँझमा बास बसेर गीत गाइदिन्थे अहिले गन्धर्व सरकारले अहिले त गाउन झन् त्यति जम्मै छोडिसक्यो अब सारिङले अब रेट्न थाल्यो सारिङ रेट्न थाल्यो झन् सारिङले गन्द्रबाट रेट्यो अब हो अवश्य पनि त्यस्तो भइरहेको छ तपाईँले गाएको यस्तै घटनाका गीतहरू छन् जीवनमा तपाईँले गाएका कुनै सुनाइदिनुहोस् न हजुर हस् कलीको लाइना भाइले दिदीलाई मारेको सुनाउनलाई दुई हजार बैसठी साल जानी भदौ महिना पोखरामा दिदी मार थाहा छ कि छैन सकेसम्म हजुरहरूलाई पनिर होला भन्दै जान्छु नि यो घटना सुन्दै जानु होला बजै यस्तो पनि आपतै देखियो यो देखेर कविताले भई देखियो यो देखेर कविता लेखियो प्राकृतिको दिलिमिली बजारको छाता दिदी मारेर सुलोटेर जुवा खेली आटा रक्सी खाई जुवा खेल्दा घर घरी हार्यो अब कसो गरु भन्दै त्यसको मनमा भयो एक दिन भाइ पापी त दिदी हार गयो हिँड दिदी तिज मान्न भाइ पापीले भन्यो आउँदा आउँदै गीथु भनी जङ्गलै मार हेर भाइ पापीले भन्न लाग्यो चारै बजे निराबरै ल्याउन दिदी त्यो सुनको गना जान्छु म त जुवाइनी खेला बरै दिन भाइ कैको कुर गना यस्तो कुरा मसित नभा कतै ठान्यो भाइ पापीले छुरी झिकिर कन दियो दाइने कोखमा कस्तो भाइको मन कोखमा पेटमा झार्यो फलामैको छुरी साथमै कि शरण कस्तो मनले दुई हजार बैसठी सालको अत्यन्तै दर्तनाक यो घटना सुनाउनु भयो जति बेला दिदीको पेटमा सात महिनाको गर्व थियो त्यो सहित भाइले दिदीलाई मारेको यो घटनाले त्यति बेला पनि आँसु बग्थे धेरै दिदी बहिनी दाजुभाइहरूका र अहिले हामी पनि एकदम भावुक भयौँ बुवा अब जाडो छ घुम्दै घुम्दै तपाईँको घरमा आइपुग्यौँ होइन यो जाडो मौसम हाम्रो पनि रुवाखोकीले गला बसिरहेको छ र तपाईँको पनि गला त्यति स्पष्ट छैन त्यसमाथि तपाईँ बुढेसकाल हुनुभयो होइन जमानामा कति मिठा गीत गाउनुहुन्थ्यो तर अहिले त्यस्तो गला त छैन तैपनि हामी सुनाउनु भयो जीवन उत्तार्दामा हामी तपाईँको घरमा आउन पाइयो यो सौभाग्य हो तपाईँ एक समयका एकदमै चर्चित सारङ्गी वादक हो तपाईँलाई जो होनी माया गन्धर्व भनेपछि पश्चिम नेपालमा त धेरैले चिन्छन् त्यसमाथि पूर्वतिर पनि जानुभयो तपाईँ होइन पूर्व मेचीबाट हजुर म पश्चिम महाकाली मदन मलाई त म चौधरी अन्तर पचास जिल्ला म घुमेँ हजुर मैले सारङ्गी बजाएर हिँडेँ हजुरले तर मैले उसमा जान त मलाई जाने त मानव अधिकारमा राय दिए थिए नाटक देखाउँदै हिँडेँ मैले त यो कृष्ण पहाडी अशिष मल्ल हजुर हजुर उहाँहरूले जाने त त नाटक लिएर हिँड्नुहुन्थ्यो नाटकमा मलाई गिदाउनीमा राख्नु थियो मैले उहाँहरूसँग हिँड्दाखेरिमा म पूर्व मेचीबाट लिएर पश्चिम महाकाली मजम्मै ठाउँ घुमेँ हजुर म घुमाउनु भयो उहाँहरूले मलाई घुमाएर म आएको हजुर म जहाँ पनि घुमेँ कुना काप्सा सहर बजार लेख बेसी जहाँ चाहिँ घुमेर म भ्यास हजुर त्यही त तपाईँ जस्ता पात्रहरू जसले कुनै समय यो राष्ट्रलाई केही दियो तर पछि त्यही राष्ट्रले फर्केर हेरेन त्यस्ता पात्र गरिब असहाय यस्तै खर्का झुपुडी दुखी बिमारीहरूको घर घरमा यस्तै पेटी पेटीमा आएर हामीले ओजेलका खबर बनाउने गर्दछौँ आज गुल्मीबाट यस पाल्पा जिल्लामा आएर जुन तपाईँ जस्तो एउटा राष्ट्रको सम्मानित पात्रसँग कुरा गर्न पाइयो तपाईँको थोरै भए पनि कथा व्यथा राख्न पाइयो हामी गर्वित छौँ अन्तिममा के भन्न चाहनुहुन्छ सबैसँग हजुर धन्यवाद हजुर हजुरलाई मुरी मुरीको धन्यवाद छ क्या हजुरहरू आइदिनु भयो मलाई पनि यो अवसर चाहिँ म पाउन मैले पनि पाएँ हजुर यो मेरो बुकुरामा आइदिएर हजुरले जाने त यो सर्वजात जम्मै कुरा ल्याएर गइदिनु भएको छ जहाँ जानु अझै राति भरमा जाने त फैलिन महिला पुग्ला भन्ने मैले पनि आशा पनि राख्दै हजुरलाई मुरीको धन्यवाद दिँदै जान्छ नमस्कार गर्छु धन्यवाद नमस्कार यदि कसैको मन काटिएर सहयोग गर्न चाहनुभयो भने तपाईँको मोबाइल नम्बर दिन सक्नुहुन्छ हजुर हस् हजुर उहाँहरूको माया दया काटिएर यसो गर्दा टुलुको मलाई यो बुढोलाई देखिदिनु भयो यसो आँखाले हेरिदिनु भयो भनेदेखिलाई फोन नम्बर मसित छ अन्ठानब्बे एक चौध एकाउन्न नौ सौ सोह्र जाने मेरो फोन नम्बर हो फेरि भनिदिनुहोस् अन्ठानब्बे एक चौध एकाउन्न नौ सौ सोह्र नौ सय सोह्र होइन हजुर हुन्छ तपाईँलाई सहयोग गर्न चाहनुहुने महानुभावले सिधै उहाँसँग सम्पर्क राखेर सहयोग गरिदिनु हुन आग्रह गर्दै आज हामी यी एक समयका चर्चित पात्र होनी माया गन्धर्व जो पाल्पाको तानसेन नगरपालिका वडा नम्बर एघार बर्तुङ नजिकै लामडाँडामा बस्नुहुन्छ उहाँको पुर्खुली घर बसोबास यही हो जुन एकदम देख्दाखेरि जुन पीडा महसुस हुन्छ त्यस घरबाट विदा हुन चाहन्छौ यस्ता पात्रहरू अझै खोज्दै जान पाइयोस् यी पात्र जो हनीमाया गन्धर्वलाई ओजेलका खबरसँग जोडाइदिने रेडियो पश्चिमाञ्चलका टिम र विशेष गरी सुभाष बिसी र स्टेसन म्यानेजर सन्तोष बस्याल अनि सुरज बराललाई विशेष धन्यवाद दिँदै म पनि यस पाल्पाको लामडाँडाबाट बिदा चाहन्छु हस्त हजुर हस् हजुर म पनि हजुरलाई सबैलाई नमस्कार माग्दै जान्छ म पनि हो नि म गन्धर्व जाने म बाजु हो नि म गन्धर्व हजुरलाई सबलाई नमस्कार गर्दै बिदा हुन्छु हजुर हस् हस् धन्यवाद हजुर हस् मनको मान्छे पनि बनाइदिन्थ्यो रुनी अपराधी घटनाको पोला खोलिदिन्थ्यौ सत्य तथ्य के हो आखिर गीतमै बोलिदिन्थ्यौ सत्य तथ्य के हो आखिर गीतमै बोलिदिन्थ्यौ कता गयौ गीत गाउने मन्डर यो र कि कसैले गाइने दाइलाई हेला ओगार्यो र किसाहर पस्नै पर्ने बाध्यता पर्यो र किसाहर पस्नै पर्ने बाध्यता पर्यो र कता गयो गीत गाउने अब बिदा माग्नु पूर्व पत्रचारका लागि ठेगाना सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँ जुन रेडियोबाट ओजेलका खबर सुनिरहनु भएको छ त्यस रेडियोको ठेगाना र स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ अवस्त यतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने महेशलाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार विदा चाहन्छु नमस्ते